अन्तरिम चुनावी मन्त्री परिषदलाई चुनावी वातावरण तयार बनाउन सहयोग गर्ने उद्देश्यले गठन भएको समितिले आज पनि दलहरूका बीचमा विवादित बनेको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा साँझ पाँच बजेपछि बस्ने बैठकमा चुनावको मिति र बाबुराम सरकारले गरेको राजनैतिक नियुक्ति खारेजीका विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिएका छन् एमाले अध्यक्ष झलनाथ खनाल समितिको अध्यक्ष भएपछि हिजो पहिलो पटक बसेको बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गरेको थियो त्यसै समितिले दुर्गामी असर पर्ने खालका निर्णय नगर्न पनि सरकारसँग आग्रह गरेको छ नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउबाले चुनावको दुई महिना अघि मात्र संविधानसभा निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनु भएको छ देउबाले तत्काल निर्वाचनको मिति घोषणा गर्दा निर्वाचन धेरै खर्चिलो हुने भन्दै दुई महिना अघि मात्र मिति घोषणा गर्नुपर्ने बताउनुभयो डडेलधुरामा आज पत्रकारहरूसँग उहाँले निर्वाचनबाट मात्रै सबै दलको भविष्य सुनिश्चित हुने भन्दै चुनाव हुनेमा आशंका नगर्न आग्रह गर्नुभयो नेता देउबाले लोकमान सिंह कार्कीको नियुक्ति दलहरूको सहमतिमा भएकाले यसमा अनावश्यक टिप्पणी गर्नुको कुनै तुक नरहेको जिकिर गर्नुभयो थ्रेस होल्डबारे पत्रकारहरूको जिज्ञासामा नेता देउबाले थ्रेस होल्ड भन्दा सभाको चुनाव महत्वपूर्ण भएको टिप्पणी गर्नुभयो आज जेठ तीन गते कम्युनिस्ट नेता मदन भण्डारी र जीवराज आश्रितको विश्व स्मृति दिवस मनाइँदैछ दुई साल आजकै दिन नेकपा एमालेका तत्कालीन महासचिव र संगठन प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा जीव दुर्घटनामा परि निधन भएको थियो यसै दिनलाई मदन आश्रित स्मृति दिवसका रूपमा मनाइदै आएको छ नेकपा एमाले आज बिसौं मदन आश्रित स्मृति दिवस मनाइरहेको छ मदन आश्रित स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय बल्खुमा भण्डारीको शालिगमा माल्यार्पण गरिएको छ दुई नेताको मृत्यु हुने गरी भएको जीव दुर्घटनालाई एमाले रहस्यमय भन्दै आएको छ एमालेको दुई हजार उनपचास सालमा सम्पन्न पाँचौं अधिवेशनमा भण्डारीले जनताको बौद्धले जनवादलाई पार्टीको कार्यक्रमका रूपमा अघि सारेका थिए यसैबीच नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले विगतमा एकीकृत माओवादीका कारण संविधान बन्न नसकेको आरोप लगाउनु भएको छ कम्युनिष्ट नेता मदन भण्डारी र जीवराज आश्रितको विशौं स्मृति दिवसका अवसरमा आज राजधानीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले पहिलो संविधान सभाको निर्वाचनमा एकीकृत माओवादी ठूलो दल भएका कारण संविधान बन्न नसकेको आरोप लगाउनु भएको हो उहाँले अबको निर्वाचनमा नेकपा एमाले पहिलो दल हुने दावी गर्दै तोकिएको समयभित्रै संविधान सभाबाट निर्वाचन हुन निर्वाचन हुने ग्यारेन्टी समेत गर्नुभयो यसैबीच नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले माओवादीले जनयुद्धको नाममा सत्र हजारको बलिदान चढाएर जनतामाथि अपराध गरेको बताउनु भएको छ माओवादीको दस वर्ष जनयुद्धले नेपालका कम्युनिष्टहरूको बदनाम गरेको समेत उहाँको भनाइ छ विश्व मदन आश्रित स्मृति दिवसको अवसरमा आज बिहान चितवनको दासढुङ्गामा आयोजित सभालाई सम्बोधन गर्दै नेता नेपालले एमालेकै बाटो पछ्याएको एकीकृत माओवादीले जनयुद्धको औचित्य प्रस्ट्याउनु पर्ने बताउनुभयो उहाँले एक एकीकृत माओवादी घुमिफेरी मदन भण्डारीको बाटो बौद्धले जनवादमै आइपुगेको दावी गर्नुभयो नेता नेपालले मदन आश्रित हत्याको माओवादीले जवाब दिनुपर्ने तर्क गर्नुभयो ती व्यक्तिहरू अहिले एकीकृत नेकपा माओवादी भित्र रहेका छन् भन्ने सुन्नमा आएको छ त्यस हुनाले यसको पछाडि कारण के हो यो एकीकृत माओवादीले यसको जवाब दिनुपर्छ उनीहरूले अमर लामाको हत्या किन गरे एउटै जिउँदो दबाको हत्या किन गरे यसको जवाब उनीहरूले दिनुपर्छ अबको संविधान सभामा बहुमत ल्याएर एमाले नै जित्ने ठुक्वा गर्दै नेता नेपालले युद्धको पीडाले एकीकृत माओवादीलाई जनताले कहिले मत नदिने पनि जिकिर गर्नुभयो राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशन आजबाट शुरू भएको छ आजबाट तीन दिनसम्म चल्ने महाधिवेशनले पूर्व प्रधानमन्त्री समेत रहनुभएका सूर्यबहादुर थापालाई अध्यक्ष बनाएर नयाँ कार्य समिति चयन गर्ने भएको छ काठमाडौँको भ्रिकुटी मण्डपमा शुरू भएको एकता महाधिवेशनको उद्घाटन सत्रमा अहिले नेताहरूले सम्बोधन गरिरहेका छन् महाधिवेशनको बन्द सत्र भने भोलिबाट भाट भटेनी स्थित आम्रपाली पार्टी प्यालेसमा हुने भएको छ महाधिवेशनबाट तीन उपाध्यक्ष तीन महामन्त्री एक कोषाध्यक्ष अध्यक्ष प्रवक्ता सहप्रवक्ता र पाँच सह महामन्त्री सहित एक सय सात सदस्यीय नयाँ कार्यसमिति चयन हुने राप्रपाका सहायक महामन्त्री विक्रम पाण्डेले जानकारी दिनुभयो पार्टीको नेतृत्व कसले गर्ने भन्ने कुरामा कुरा नमिल्दा पुसमा गर्ने भनिएको महाधिवेशन माघ चैतबाट सर्दै जेठमा भएको हो सम्मेलन अघि नै दुवै पार्टीका नेताबीच चार सदस्यीय अध्यक्ष मण्डल बनाएर जाने सहमति भइसकेको छ अध्यक्ष मण्डलमा सूर्यबहादुर थापा लोकेन्द्र बहादुर चन्द पशुपति शमशेर जबरा र प्रकाश चन्द्र लोहनी रहनुहुने सहमति भएको बताइएको छ एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुनले आफ्नो पार्टीको भातृ संगठन वाइसिएललाई फेरि सक्रिय पारिने बताउनु भएको छ नेता पुनले विगतमा शान्ति र संविधान लेखनमा बाधा नपुगोस् भनेर निष्क्रिय पारिएको भातृ संगठन वाइसिएललाई अहिलेको बदलिदो परिस्थितिमा पुनः सक्रिय बनाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो वाइसिएल नेवा राज्य समितिले आज राजधानीमा गरेको मोटरसाइकल र्यालीको उद्घाटन गर्दै उहाँले लामो समयसम्म निष्क्रिय रहेको संगठनलाई गति प्रदान गरिने जानकारी दिनुभयो सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आमरण अनसनमा सम्बोधन गर्नुपर्ने बताएका छन् संविधान सभा निर्वाचनको सुनिश्चितता लगायतका माग राख्दै देशका विभिन्न जिल्लामा जिल्ला प्रशासन कार्यालयमा सद्भावनाका कार्यकर्ताहरू अनसनमा बसेका छन् जिल्ला प्रशासन कार्यालय चितवन अगाडि आमरण अनसनमा बसेका कार्यकर्तालाई भेट्न चितवन पुग्नुभएका महतोले अनसनमा बसेकाहरूको स्वास्थ्य बिग्रनु भनेको राज्यको स्वास्थ्य बिग्रनु भएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको हो काठमाडौँको ठमेलमा रहेको फेसल क्लबमा फेसेस क्लबमा आगलागी भएको छ काठमाडौँ गेस्ट हाउस नजिकै रहेको भवनमा आगलागी हुँदा बीस करोड मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ आगो आज बिहान साढे नौ बजेपछि मात्र नियन्त्रणमा आएको प्रहरीले जनाएको छ आगलागीबाट भवनभित्र र बाहिर रहेका बिसवटा भन्दा बढी पसल जलेर नष्ट भएका छन् आगलागी नियन्त्रणका लागि काठमाडौँ ललितपुर र भक्तपुरका तीनवटै जिल्लाका पाँचवटा भन्दा बढी दमकल दुई सय भन्दा बढी प्रहरी अग्नि नियन्त्रक तथा स्थानीय बासिन्दा खटिएका थिए आगलागी भएको भवन काठको काठले बनेको र ठूलो भएकाले आगो चारैतिर फैलेपछि नियन्त्रण गर्न लामो समय लागेको प्रहरीको भनाइ छ ट्र्याक्टरको प्रचार प्रसारका लागि नेपालगञ्जबाट गुलरियातर्फ जाँदै गरेका स्वराज कम्पनीका ट्र्याक्टरको ठक्करबाट बर्दियामा एकजनाको मृत्यु भएको छ गुलरियातर्फ जाँदै गरेको ट्र्याक्टरले कण्ठपुर भन्ने ठाउँमा ठक्कर दिँदा मैना पोखरी गाविस वडा नम्बर छका बतासिया थारूको घटनास्थलमा मृत्यु भएको फुलबारी एफएमबाट दीपक शर्माले जनाएका छन् यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ नारायणघाटबाट बुटवल जाँदै गरेको लु एक ख नम्बरको बसको ठक्करबाट मृत्यु हुनेको परिचय भने खुल्न नसके सकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवल परासीले जनाएको छ यसैबीच तनहुको जामुनेमा आज बिहान पर्यटक बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ पोखराबाट काठमाडौँ आउँदै गरेको पर्यटक बसले ठक्कर दिँदा जामुने नयाँ बस्तीका तीन वर्षीय बालक सुरज राणा भाटको मृत्यु भएको हो कैलालीका सम्पूर्ण शैक्षिक संस्थाहरूमा अनिश्चितकालका लागि शैक्षिक संस्थाहरू अनिश्चितकालका लागि बन्द गरिएको छ बन्दका कारण कैलालीका अधिकांश विद्यालयहरूको पठन पाठन ठप्प भएको छ अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनले संयुक्त रूपमा अनिश्चितकालीन शैक्षिक संस्था बन्द गराएका हुन् नेपाल टेलिकमले आजदेखि डाटा इन्टरनेट प्याकेजहरूको महसुलमा कटौती गरेको छ विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर टेलिकमले महसुल कटौती गरेको हो सबै नागरिकको पहुँचसम्म इन्टरनेट सेवा पुर्याउन महसुलमा कटौती गरेको टेलिकमले जनाएको छ अन्तर्राष्ट्रिय खबरमा विदेश र खेलकुदका खबर बाँकी नै छन् नेपाल नेटवर्क सुन्दै गर्नुहोला के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै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 असादको सरकारले नागरिकमाथि रासायनिक हतियार प्रयोग गरिरहेको पाइएकाले यस कुराको पुष्टि भए सैन्य कदम उठाउने चेतावनी दिएका हुन् अमेरिकी अनुसन्धानकर्ताहरूले मानव छाला कोषलाई भ्रूण कोषमा परिवर्तन गर्न सकिने दावी गरेका छन् उनीहरूले यस्तो उपलब्धि हासिल गरिसकेको दावी गरेका हुन् ओरेगन विश्वविद्यालयका वैज्ञानिकहरूले यस अनुसन्धानबाट मानव शरीरको एक प्रकारको कोषबाट अर्को प्रकारको कोष विकास गर्न गर्भकै कोष आवश्यक नपर्ने देखिएको र यो निकै महत्वपूर्ण भएको बताएका छन् नेटो सैनिकले तालिबान विद्रोही विरुद्ध गरेको कारवाहीमा एघार जना एघार जना तालिबानीको मृत्यु भएको छ देशका विभिन्न स्थानमा संयुक्त रूपमा कारवाही गरिएको हो कारवाहीसँगै अफगानिस्तान कि अफगानिस्तानी सेनाले विद्रोहीको साथबाट शक्तिशाली हतियार समेत बरामद गरेको छ अफगानिस्तानमा तैनाथ हजार चौधको अन्त्यसम्ममा अफगानिस्तान छाडिसक्ने बताउँदै आए पनि तालिबान विद्रोहीले आक्रमण गर्न रोकेका छैनन् भने नेटोले पनि आफ्नो कारवाही जारी राखेको छ राष्ट्रिय खबरमा अब खेल खबर दाङको तुलसीपुरमा आज सम्पन्न मदन आश्रित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि अफिसर्स क्लब तुलसीपुरले हात पारेको छ आयोजक टिम नेकपा एमाले तुलसीपुर नगर कमिटीलाई छ शून्यको फराकिलो गोल अन्तरले पराजित गर्दै अफिसर्स क्लब तुलसीपुरले उपाधि जितेको हो खेलको सुरुवातदेखि नै आयोजक टिमलाई दबावमा पारेको अफिसर्स क्लबले पहिलो हाफ अघिको समयमा तीन गोल र दोस्रो हाफमा तीन गोल गर्न सफल भएको हो खेलमा निजेन्द्र पाक्रिनले दुई गोल प्रकाश नेपाली दुई रितेश भण्डारी एक र चन्द्रले एक गोल गरेका थिए र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुँदैछ तेस्रो स्थानको राजस्थान र पाँचौ स्थानमा रहेको हैदराबाद बीचको खेल नेपाली समयअनुसार राति सभा आठ बजेपछि हैदराबाद क्रिकेट स्टेडियममा सुरु हुनेछ आजको खेलमा राजस्थानले जित हात पारे सेमी फाइनलमा प्रवेश गर्नेछ तर सेमी फाइनल प्रवेशका लागि हैदराबादलाई भने आज लगायत बाँकी सबै खेल जित्नै पर्ने दबाव छ भने रोयल च्यालेन्जर्स बेङ्गलोरको नतिजा पनि कुर्नुपर्ने बाध्यता रहेको छ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षक फेरि एकपटक चुनावी ऐनको विवाद टुङ्ग्याउन उच्च स्तरीय राजनैतिक समितिको बैठक आज पनि बस्दै अहिले नै चुनावको मिति घोषणा गर्न आवश्यक नरहेको काङ्ग्रेस नेता देउबाको तर्क कम्युनिस्ट नेता मदन भण्डारी र जीवराज आश्रितको विशौं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै मदन आश्रित हत्याको माओवादीले जवाब दिनुपर्ने नेता नेपालको भनाई काठमाडौँको ठमेलमा भीषण आग लागि बिसवटा पसल जलेर नष्ट काठ करोडौंको क्षति गाडीको ठक्करले नवलपरासी तनाउ र बर्दियामा गरी तीनजनाको मृत्यु नागरिकमाथि रासायनिक हतियार प्रयोग गरेको भन्दै अमेरिकी राष्ट्रपति ओबामाद्वारा सिरियामाथि सैन्य आक्रमणको चेतावनी अफगानिस्तानमा सेनाको कारवाहीमा एघार जनाको मृत्यु र दाङमा भएको मदन आश्रित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि अफिसर्स क्लब तुलसीपुरको पोल्टामा आइपिएल क्रिकेटमा आज हैदराबाद र राजस्थान बीच प्रतिस्पर्धा हुने अवस्था नेपालबारी नेटवर्कको दिउँसो तीन बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र पवन कट्टेललाई धन्यवाद दिँदै सुमन भट्टराई र धीरज बस्ने विदा भयौँ नमस्कार छाला तथा यौन रोगका बिरामीहरूलाई सुवर्ण अवसर रत्नगर अस्पताल प्राली टाढीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाग एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग आदि समस्या भएका बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी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 सय मिटर चौराहा र झुवानी जाने मूल बाटोमा पर्ने रत्नगर चारमा अवस्थित आकर्षक घडेरीहरू रु दुई लाख तिन लाख र पाँच लाखमा धमाधम बिक्री भइरहेकोले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला सम्पर्क लक्ष्मण पौड्याल मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय एक्काइस सन्तानब्बे चार पचास छैसठी पाँच सय बाइस र अन्ठानब्बे चार त्रिपन्न चौवालिस तिन सय चौध नेपालकै केन्द्रबिन्दु पर्यटकीय क्षेत्र चितवनमा सुविधा सम्पन्न होटल स्टार ब्याङ्कवेट विवाह होस् या कुनै पनि कार्य वा सरकारी गैर सरकारी संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न साइजका एक सयदेखि एक हजार भन्दा बढी क्षमताको छवटा सुविधायुक्त हलहरू साथै कमनदेखि स्विटसम्मको आवासको व्यवस्था सुन्दर गार्डनमा ककटेल पार्टीको मजा त छँदैछ साथमा आउटडोर सर्भिस पनि राजमार्गमै जोडिएको कम्पाउन्ड सहित सशक्त पार्किङ साथमा जङ्गल सफारी पनि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस होइन छोराको विवाह गर्नु थियो बाजा क्याटरिङ र टेन्ट सामग्री कहाँ खोज्ने होला हामीले पनि कार्यक्रम गर्ने भनेको स्टेजको व्यवस्था कहाँबाट गर्ने होला होइन तिमीहरू किन चिन्ता गर्छौ म्युजिकल ट्रेन एन्ड क्याटरिङ सर्भिसमा जाऊ न तिमीहरूको समस्या समाधान भइहाल्छ नि हजुर हामी कहाँ विवाह व्रतबन्ध सभा सेमिनार कार्यक्रम पार्टी आदिको लागि आकर्षक स्तर स्टेज पञ्चे बाजा हाफ क्याटरिङ फुल क्याटरिङ गाडी भिडियो क्यामेरा स्टेज सामग्रीको लागि छिटो सरित्र सुलभ मूल्यमा हामीलाई सम्झनुहोस् सम्पर्क एन्ड सर्भिस